मतलब के उहाँहरूले पकाएको पनि खानुहुन्न थियो कि कस्तो थियो बुहारीहरूले पकाएको के थियो खाना त पुरै छोडिदिनु उहाँ म चाहिँ जन्मेको पैँतिस वर्षमा मात्रै आफ्नो खाना पकाउने चुल्हामा गएको थिएँ म स्वयं उहाँको छोरा हो र बाँकी बाहिरबाट आएको त के हाल होला ए अँ मैले सुनेको थिएँ तपाईँ जन्मेको पैँतिस वर्षपछि तपाईँ आफ्नो घरको चुल्हामा पस्नुभयो अरे भन्ने कुरा पनि आएको थियो स्थानीयवासीबाट मैले बुझेको थिएँ खास तपाईँ पैँतिस वर्षपछि नै आफ्नो घरमा पसेको हो त पैँतिस म आफ्नो घरको खाना पकाउने चुल्हामा पुगेको हुँ जबकि मेरो म इन्डियाबाट आउँदा मेरो बुवा पाइलो दाजुसँग छुट्टिएर बस्नुभएको थियो एकै ठाउँ राखेँ मैले अनि चाहिँ अब सबैलाई एकै ठाउँ बस्नुपर्छ भनेर एकै ठाउँ राखेर पनि अब हाम्रो खाना पकाएर पनि चुल्हा बाहिर दिनु दिनुहुन्थ्यो उहाँले मलाई मात्र होइन अरू भाइ दाजुलाई पनि त्यस्तै हो ए मतलब चुल्हामा जाँदाखेरि के हुन्छ तपाईँको छोरा र बुहारी चुल्हामा जाँदाखेरि के हुँदो रहेछ उहाँको शब्दमा छोरीको खाना नहुने छु आफ्नो चाहिँ स्वयं उहाँबाट जन्मेर पनि हामी चाहिँ हाम्रो ब्राह्मण जाति भएर पनि एउटा अछुतको दलितको रूपमा लिन्थ्यो जसले दलितको हटिसक्यो तर हामी भएर ए तपाईँहरू चाहिँ दलितमा बरु हट्यो तर तपाईँहरू चाहिँ दलितको पनि दलित हुनु हो आफ्नै आमाबाटै कसो अनि तपाईँ जुन त्यति बेला साठी सालमा दसैँ मान्न भनेर आउनु भएको थियो कति वर्षपछि आउनु भएको थियो मनमा निकै सपनाहरू साँच्नु भएको थियो होला परिवारसँग सङ्गोलमै मान्न पाउने भनेर धेरै हर्ष विभोर हुनुहुन्थ्यो होला र पछि परिवारमा एक प्रकारको निराशा देख्दाखेरि कस्तो महसुस गर्नुभएको थियो चाहिँ यो व्यवहार देख्दाखेरि अनि म यताउता मेला जहाँ सरा नाच हुन्थ्यो उहाँ जान्थेँ सबैले सरा छोडेर चाहिँ मेरै गरिरहेको अब आफै हुन्थे अब सबै सगरपालिका साथीभाइहरू पनि अत्यन्त भावुक मुद्रामा मलाई हेरिरहनुहुन्थ्यो भेट गर्नुहुन्थ्यो अनि म आफैलाई चाहिँ म मेरो त होइन भन्ने भान भइरहेको थियो तर mhm. पछि घरमा हुँदाहुँदै पनि हो यो भनेर जाँदाखेरि त्योभन्दा पनि ठुलो चाहिँ पीडामा म त्यसो भरे अनि म चाहिँ आर्थिक अवस्था पनि अत्यन्त जर्जर भयो भनेपछि दुन्दाको लड्दा लड्दै लड्दा लड्दै अझै पनि सङ्घर्ष भए जीवन बिताइरहेको हजुर अनि यो द्वन्द त तपाईँको समाप्त भयो कि अझै छ परिवारको द्वन्द त यहाँ त पछि झनै छ नि अब चाहिँ मानसिक रूपमा अहिले मेरो श्रीमतीको पनि मानसिक स्थिति लगभग आधा दिनको मुखमा जाँदैछ माग छु मैले अब मेरो पनि दिमाग चाहिँ खासै त्यति पहिलेको जस्तो एक्टिभमा मान्दिनँ खालि सङ्घर्ष सङ्घर्ष अनि कहिले मुद्दा कहिले मामिला कहिले चौकी कहिले गिरफ्तार अनि कहिले मृत्यु सबै चिज भोगिसकेको छु मलाई त यहाँसम्म अनुभव रहेसम्म पनि अनुभव भएछ कि आफू मरेपछि संसार कस्तो हुँदो रहेछ त्यो अहिले मैले देखिन छु मृत्यु पछिको दिन अहिले देख्नु भएको छ तपाईँले हजुर म परेपछि कसले के भन्दो रहेछ के गर्दो रहेछ ऊ चाहिँ मैले अहिले देखिरहेको कृष्ण प्रसाद जी जति पनि परिवारमा या छिमेकमा जहाँसुकै जो जस्तो झगडा हुन्छ अधिकांश तपाईँको धन पैसाकै लागि बढी मात्रामा हुने गरेको छ उसको दुई पैसा लिनु पाए हुन्थ्यो वा चाहिँ उसलाई केही न केही आफ्नो स्वार्थकै लागि बढी झगडा हुने कटुता सिर्जना हुने गरेको छ आखिर मान्छे त एक दिन मर्नु पर्छ नै मरिलानु आखिर के छ र है हजुर तर मरिरहनु त के छ र तर जिउँदै मर्नु भनेको त अलि खराबै हो त्यसैले म आफै जिउँदै मरेको भएर मात्रै सङ्घर्ष गरेको हो बाँकी चाहिँ मलाई लोभ लालच केही पनि छैन मरिरहनु त केही पनि छैन आफै जिउँदै मरेको भएर नै छ जिउँदै मर्नु पर्दा नै म आफैले चाहिँ यो मृत हो या म हो या जीवित हुँ भनेर म आफ्नै अब आफूलाई नै सोधिरहेको स्थिति हो गरिलानु त के छ र माको लाग्दैन भार लाग्दैन भार आखिर मरिलै जानु के छ र धानको सामाले हजुर कति वर्ष भयो तपाईँले आमा बुवाको हातबाट टिको नलगाएको मलाई यादै छैन कहिले लगायो कति वर्ष भयो होला करिब करिब भयो सानैमा लगाइयो होला अनि पछि त खै घरमै भए पनि मलाई लगाउने यताउता चेष्टा हुँदैन थियो अब त्यस्तै भइरहेको अहिले पनि आमालाई टिकाको लागि आशा नगर्दा हुन्छ भन्ने खालको भनाइ हो कि के हो फेरि भयो भने आशा चाहिँ हुने थिएन चाहिँ अब उहाँहरूको माहौलमा गएर म टिका लाउन सक्दैन अर्को दिन गलत आरोप लाग्छ पोहोर साल बुवासँग भेट भएको ल बुवालाई पिट्यो यताउता गरेर अनि छजना परेरी आएर चौकीमा लगेको थिएँ अब स्वयं बुवाले नै होइन पिटेको मलाई भनिदिनु भएर मात्रै बत्या हो अस्ति मात्रै पनि खेतीपाती गर्न दिएन यहाँ आफूले पहिले खेती गरेर जानुभएको छ उहाँले उम्रिसकेको छ मेरो अझै बाँधै छ खेतीपाती गर्न दिएन मेरो दुई जग्गा बाँधेर भनेर चौकीमा निवेदन दिनुभएको थियो स्वयं उहाँको साथी साथीले नै यो झुट हो भनेर चाहिँ चाहिँ उहाँ फर्केर आउनु भएको छ को टिका लाउन जाने जोसँग आशिषै छैन उसको के आशीर्वाद लिनु टिका जमा ठिकाना छरे जमरा दैवले पर्दा उठायो आमा आउँदिन फर्केर दैवले पर्दा उठायो आमा पाण्डेजी जुन तपाईँको बारेमा एउटा एक प्रकारले हृदय विदारक नै हो तपाईँको श्रीमतीलाई पनि मैले तपाईँको घरमै भेटेर फर्किएको अवस्था हो होइन जुन कुराहरू सुनेको थिएँ र स्थानीयवासी धेरैले भन्छन् तर पनि कतै तपाईँ गलत त होइन तपाईँ आत्मघातमा हुनुहुन्छ त्यो मुखले होइन भनेर हो त हुँदैन होला अब अदालतमा मेरो मुद्दा हेर्न सक्नुहुन्छ डाक्टर राज आचार्यसँग हेर्न सक्नुहुन्छ अनि पछि गाउँ समाजलाई बुझ्न सक्नुहुन्छ अब कसैले हो त माथि सामान्य चाहिँ झुटो होइन भने अब छोरै होइन त्यही त तपाईँलाई दसैँ मान्ने बेलामा जुन मर्यो भनेर जुन खबर आयो आज दसौँ वर्ष बित्यो यस अवसरमा मैले तपाईँलाई यसरी आज ओजेलका खबरको यस जीवनको गोरेटोमा ल्याएको हो वास्तवमा यस तपाईँको खबरले हरेक हरेक परिवारभित्र भएको द्वन्द अब अन्त्य हुनुपर्छ भन्ने एउटा सन्देश जाओस् हुनसक्छ तपाईँको आमा तपाईँको दाजुभाइ तपाईँप्रति लाग्नु भएको छ उहाँहरूलाई रिस उठ्नु स्वाभाविकै हो तर पनि हिजो त द्वन्द्व कालमा त तपाईँ मर्यो भनेर पत्रिका एउटा चाहिँ कृष्ण प्रसाद पाण्डेको नाम लिएर मर्यो भन्ने कुरा गराइयो तर जीवित भएर घरमा आइसकेपछि पनि त्यो मान्छे मेरो भाइ होइन यो मान्छे मेरो छोरो होइन भनिएर जुन मुद्दा दिइयो त्यो त पक्कै पनि अत्याचार हुन सक्छ त्यसको अन्त्य हुनुपर्छ हरेक परिवारबाट हरेक परिवारले यो सोच्नै पर्छ यस्तो गलत कुरा एक दिन नाङ्गिन्छ भन्ने कुरा सन्देश जाओस् भन्नका लागि आज यो दसैँको अवसरमा तपाईँलाई लिएको अन्तिममा तपाईँले के भन्न चाहनुहुन्छ जीवनमा त मैले के भन्न चाहन्छु भने मेरो जस्तो घटना कसैमा नदोरियोस् यदि दोहोरिएको छ भने पनि म जस्तै समय भएर मबाट शिक्षा लिनु होला यही भन्छु अनि यो कलियुग भन्ने साँच्चै रहेछ यहाँ जन्म दिएको आमामा आमा पनि आफ्नो भूमिका भन्ने कुरा त मेरो उदाहरण लिएर गर्नुहोला यही भन्न चाहन्छु म प्रति जसले चाहिँ स्वच्छ भावना राख्नु भएको छ उहाँलाई सबैलाई धन्यवाद दिन चाहन्छु अनि तमघाट जिल्ला अदालतले पनि मलाई थोरै थोरै भए पनि काटेर दिने अब अधिकार दिने कोसिस गऱ्यौँ अदालतदेखि लिएर यहाँको स्थानीय पर्यटक चौकी जसले न्यायको लागि धेरै पक्षमा चाहिँ फैसला गरिदिन्छ सबै चाहिँ न्याय न्याय नै होला र सत्यता नै अडिक होला भन्ने मलाई त्यसले पनि धेरै हौसला दिएको छ सबैलाई म धन्यवाद दिन्छु साथै पत्रकार मेरो समाज र आजसम्म भुजेलका खबर दिएर सबैलाई चाहिँ एउटा चाहिँ प्रकाशमय बनाउन चाहनु भएको छ उहाँको उत्तर प्रगतिको कामना गर्छु हस् धन्यवाद कृष्ण प्रसाद पाण्डेजी गुल्मीको धुरकुट वस्तु गाविस वडा नम्बर तिनमा बस्नुहुन्छ उहाँ लामो सङ्घर्षपछि विशेष गरेर दुई हजार अन्ठाउन्न उनासाठी सालतिर माओवादी द्वन्द्वमा मारियो भनेर पत्र पत्रिकामा सम्म छापिएर त्यो पत्रिकाको आधारमा उहाँलाई घर अंशबाट विमुख गराउने कोसिस गरिएको थियो र पछि जीवित भएर आएर पनि ऊ हाम्रो भाइ होइन मरिसकेको भन्ने जुन एउटा त्यस्तो खालको चाहिने मुद्दा चाहिने झुटो मुद्दा चाहिँ लगाउने कोसिस गरेर उहाँलाई जुन दुःख दियो यो दुःख पीडालाई हामीले यहाँ राखेका हौ जसले गर्दा अरू परिवारमा यस्तो दुःख यो यो झन्झट यो जालसादीको अन्त्य हो होस् भन्ने उद्देश्यका साथ यस दसैँको उपलक्ष्यमा आज हामी उहाँको यो खबर लिएका हौ उहाँको यो पीडा वेदना लिएका हौ यस खबरले सबैलाई यही सन्देश दियोस् र आगामी दिनमा घरयासी द्वन्द छिमेकी द्वन्द जालसादी नहोस् भन्ने कामना गर्दै विजय दशमी दुई हजार सत्तरीको हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छौँ सबैको दसैँ फलोस् फुलोस् र सबैको ओठमा मुस्कान छरियोस् भन्ने कामना गर्दछौ हस्त कृष्ण प्रसाद पाण्डेजी यहाँलाई धन्यवाद हस् धन्यवाद ए संसार यस्तै के छ र लिन के छ र लिन जन्म्यौ हामी मर्नु छ एक दिन धनको समारे संसार अवस्त निर्धारित समय सकिएकोले सम्पादन सहयोगी अनिल खत्रीलाई विशेष धन्यवाद दिँदै म प्रेम सुनार विदा चाहन्छु नमस्ते